जिल्ला प्रहरी कार्यालय डडेलधुरामा एक आर्थिक वर्षमा पाँच दर्जन भन्दा बढी उजुरी एक वर्षमा पैचालिस जनाको मृत्यु जिल्लामा आत्महत्याले प्रशय पाउँदै अवैधानिक रूपमा कुबेत र इराक हिँडेका छ युवतीको गड्डा चौकीबाट उद्धार असारमा मात्रै जना बालबालिका तथा युवतीको उद्धार बझाङमा भन्दा बढी महिलाहरूमा एचआईभीको संक्रमण समाजको डरले संक्रमितहरू एचआईभी लुकाउँदै र निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि स्वास्थ्य चौकी बरालाको भवन निर्माण कार्य अझै पूरा भएन दार्चुलामा बाढीले घर बगाएपछि दलित परिवारको विद्यालयमा बास प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु जिल्ला प्रहरी कार्यालय डडेलधुराले चालु आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका मुद्दाहरूको विवरण संख्या सार्वजनिक गरेको छ हिजो पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक विपिन कुमार कर्माचार्यले आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा कार्यालयमा विभिन्न स्वर शीर्षकका छैसठीवटा मुद्दाहरू दर्ता भएको सार्वजनिक गर्नु भएको हो सार्वजनिक गरिएको तथ्याङ्क अनुसार जिल्लामा धेरैले आफ्नो जीवन समाप्त पार्ने बाटोको रूपमा झुण्डिएर आत्महत्या गर्ने र विष सेवन गर्ने रोजेको देखिएको छ जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रहरीमा दर्ता हुने विभिन्न मुद्दा तथा अपराध शीर्षकहरूमा पैंचालिस जनाको ज्यान गएकोमा आफ्नो ज्यान आफै समाप्त पार्नेहरूको संख्या मात्रै पनि तेइस रहेको छ उनीहरूले झुण्डिएर तथा विष सेवन गरेर आत्महत्या गरेका हुन् जिल्लामा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेहरूको संख्या नै धेरै रहेको र यो बढ्दै गएर चुनौतीको रूपमा खड़ा भएको तथ्याङ्कले देखाएको छ झुण्डिएर मात्रै सोजनाले आफ्नो ज्यान समाप्त पारेका छन् आत्महत्या गर्नेमा पुरूषको भन्दा महिलाको संख्या दोब्बर रहेको छ पाँचजना पुरूषले झुण्डिएर आत्महत्या गरेकोमा दसजना महिलाहरूले आफ्नो ज्यान फालेका छन् दर्ता भएका मुद्दा मध्ये अठाइसवटा मुद्दा फर्स्यौट भएको र बाँकी कानूनी प्रक्रियामा रहेको तथा विभिन्न कारणले फर्स्यौट नभएको डीएसपी कर्मचारीले जानकारी दिनुभएको छ चालु आर्थिक वर्षमा आठवटा चितुवाका छालाहरू र हड्डीहरू बरामद गरिएको उहाँले जानकारी गराउनु भएको छ साथै यस अवधिमा अदालतबाट दोषी ठहर भई फरार रहेका पैंतिसजना प्रतिवादीहरूलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको जिल्ला प्रहरी प्रमुख कर्मचारीले बताउनु भएको छ जिल्ला प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होल्ला गर्ने जनालाई पक्राउ गरी कारवाही गरेको र सार्वजनिक स्थानमा श्रुतिजन्य पदार्थ तथा धुम्रपान सेवन गर्ने तीन हजार सात सय अडसठी जनालाई एकपटकको लागि सम्झाइ बुझाइ छोडिएको र जनालाई कारवाही गरिएको जनाइएको छ घरेलु तथा अवैध गरी साढे तीन लाख भन्दा बढीको मदिरा समेत नष्ट गरिएको कार्यालयले जनाएको छ यस्तै सोही कार्यालय र ट्राफिक प्रहरी समेतको टोलीले गरी ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार एक सय बाइसवटा सवारी साधनलाई कारवाही गरी नौ लाख एकानब्बे हजार चार सय राजस्व समेत संकलन गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ पश्चिमी सिमानाका गड्डाचौकी हुँदै भारततर्फ अवैध रूपमा जाँदै गरेका छजना युवतीको शनिबार उद्धार गरिएको छ मैती नेपाल कञ्चनपुर र प्रहरीको संयुक्त प्रयासमा सिमानाका हुँदै भारततर्फ जान लागेका युवतीको उद्धार गरिएको हो भारत हुँदै कुवेत र इराक जाने भन्दै आएका धादिङका तीन म्याग्दीका दुई र काठमाडौँका एक गरी छ छजना युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो उद्धार गरिएका युवतीहरू बीसदेखि तीस वर्ष उमेरका रहेका छन् भारतको नयाँ दिल्ली पुर्याइदिने भन्दै युवतीसँगै जाँदै गरेका पचास वर्षीय माई बहादुर तामाङलाई प्रहरले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ आपरबाट काठमाडौँमा रहेका दलालले पचहत्तर हजारदेखि अस्सी हजार रुपियाँसम्म लिएको उद्धार गरिएको युवतीले बताएका छन् असार महिनामा मात्रै माइती नेपाल कञ्चनपुरले छ्यालिसजना बालबालिका तथा युवतीको उद्धार गरेको जनाएको छ बझाङमा पुरूषभन्दा बढी महिलाहरूमा एसआईबीको संक्रमण देखिएको छ जिल्ला अस्पताल सिमखेतको तथ्याङ्क अनुसार जिल्लामा पुरुषभन्दा बढी महिलाहरूमा एसआईबीको संक्रमण देखिएको हो एक सय दुईजना एसआईबी संक्रमित मध्ये बाहन्नजना महिला र सडचालिसजना पुरुष र तीनजना बालकमा यो रोग देखा परेको जिल्ला अस्पताल सिमखेतका डाक्टर विष्णु खदेवड़ाले बताउनुभयो हालसम्म पन्ध्रजनाको मृत्यु भइसकेको छ तीनजना बालकहरूमध्ये एक बाह्र वर्षीय दुई पाँच पाँच वर्षीय रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ती बालकहरूमा आमाबाट एचआईभी एड्स सरेको अस्पताल स्रोतले जनाएको छ बालबालिका र महिलामा बढी एचआईभी संक्रमण हुनुको कारण रोजगारीका लागि भारत गएका पुरूषहरूले रगत परीक्षण नगरिकनै महिलासँग यौन सम्पर्क राख्नु र श्रीमानको लापरवाहीका कारण महिला तथा बालबालिकाहरू बढी जोखिममा रहेको जिल्ला अस्पताल संकेतका प्रमुख डाक्टर विष्णु खतिवड़ाले बताउनुभयो जिल्ला अस्पताल सिमकेतको तथ्याङ्क अनुसार चौवालिसजनाले मात्र एआरबी सेवा लिइरहेका छन् बाँकीले सो सेवा लिन नमानेको बताइएको छ आफूहरू एसआईबी संक्रमित व्यक्ति भनेर समाजले चिनेपछि अवहेलित हुने समाजले घृणा गर्ने डरले सेवा लिन नमान्ने डाक्टर खतिवड़ाले बताउनुभयो उहाँका अनुसार जसको श्रीमान वा आफन्त भारत रोजगारीका लागि गएका छन् तिनीहरूमा रगत परीक्षण गर्दा शोध देखा पर्ने गरेको छ सबैभन्दा बढी रायल गाविसमा जना एचआईभी एड्स संक्रमित रहेको जनाइएको छ इलाका स्वास्थ्य चौकी बरालाको भवन निर्माण कार्य शुरू भएको पाँच वर्ष बितिसक्दा पनि अझै पूरा भएको छैन शहरी विकास तथा भवन निर्माण विभाग डोटीको एक करोड़ चौबिस लाखको आर्थिक सहयोगमा दुई हजार अडसठी सालदेखि निर्माण कार्य शुरू भएको स्वास्थ्य चौकीको सोह्र कोठी भवन पाँच वर्ष बितिसक्दा पनि पूरा नभएपछि स्थानीय असमेत भएका छन् भवनको निर्माण गर्नेको भवन निर्माण गर्ने काम यसलाई पुनः एकपटक सुन्नुहोस् भवनको निर्माण गर्नेको काम सम्पन्न भए पनि अन्य सबै कामहरू अधुरै रहेको स्वास्थ्य व्यवस्थापन समिति बार्लाका अध्यक्ष नन्दबहादुर साईले बताउनुभयो भवनको केही कोठामा झ्याल र ढोका नलगाएको शौचालय खानेपानीको काम पूरा नभएको र काम भएको ठाउँमा पनि प्रभावकारी नभएको त्यस क्षेत्रका स्थानीयले बताएका छन् स्वास्थ्य चौकीको आधा काम अझै बाँकी रहे पनि निर्माणको जिम्मा लिएका व्यक्तिले अहिलेसम्म कुनै पनि चासो नदेखाएको व्यवस्थापन समितिका अध्यक्ष साईले बताउनुभयो पाँच पाँच वर्ष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 दार्चुलाको उकु गाविसको वडा नम्बर छका तीन दलित परिवार भाडीले घर बगाएपछि विद्यालयमा बास भएको छ असार सोह्र गति आएको भाडी पहिरोले घर बगाएपछि तीनजना दाजुभाइको परिवार परोपकारी निभावी चौकीमा बास भएको हो उकुका भुवन पार्की नारायण पार्की र भवानी राम पार्कीको परिवार विद्यालयमा बास बस्न बाध्य भएका हुन् विकल्प केही नभएपछि विद्यालयमा गएर बास बसेको उनीहरूले बताएका छन् आइतबार जिल्ला प्रशासन कार्यालयमा राहतको लागि आएका उनीहरूले आफूहरूको बस्नको लागि घर नभएको बताएका छन् जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थी विरूद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक मुद्दा दायर भएको छ सार्वजनिक कार्यक्रममा आफूहरूलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनका प्रमुख बिन लादेन भनेर अपमान गरेको भन्दै नेपाली कंग्रेसका पूर्व समिति सदस्य एवं दलित संघका जिल्ला अध्यक्ष रमेश कोली र नेपाली कंग्रेसका महासमिति सदस्य एवं नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष चतुरबहादुर चन्दले दिएको किटानीका आधारमा हिजो मुद्दा दायर भएको हो जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब परीक्षक मोहन प्रसाद पोखरेलले सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर भएको र सोही अनुसार डाक्टरमाथि कार्यवाही प्रक्रिया अघि बढ्ने बताउनु भएको छ जिल्ला स्वास्थ्य कार्यालयले यही असार चौबिस गते आयोजना गरेको बैठकमा डाक्टर अवस्थीले नामै किटिएर बिन लादेन भनी अपमान गरेको दायर गरिएको मुद्दामा उल्लेख गरिएको छ यसअघि गएको जेठ तेइस गते एम्बुलेन्स नदिएको भन्दै स्थानीय महिलाले डाक्टर अवस्थीलाई कालोमोसो दलेका थिए सोही कालोमोसो प्रकरण योजनाकार भनेर रमेश कोलीलाई भनिएको थियो जिल्ला शिक्षा कार्यालयमा चौबिस गते विद्यालय निरीक्षक गणेश दत्त मिश्र र विद्यालय स्रोत व्यक्ति खगेन्द्र प्रसाद जोशी बीच भएको विवाद साम्य भएको छ हिजो जिल्ला शिक्षा अधिकारी मदन थापाले दुवैजनालाई बोलाएर गल्ती गर्ने व्यक्तिलाई माफी माग्न लगाइएको बुझिएको छ चौबिस गते कार्यालय समयमा विद्यालय स्रोत व्यक्ति जोशीले विद्यालय निरीक्षक मिश्रसँग कक्षा नौको पाठ्यक्रम प्रबोधिकरणका बारेमा बुझ्न खोज्दा विवाद भएको थियो आफूले गल्ती गरेको स्वीकार गर्दै उक्त घटना संयोगवश हुन पुगेको मिश्रले बताउनु भएको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ आगामी दिनहरूमा दुवैजना मिलेर काम गर्ने सम्बन्ध सुधार गर्ने र सहकार्य गरी अगाडि बढ्ने सहमति भएको बताइएको छ यो बझाङको खबर हो अवैध रूपमा भारतबाट ल्याउँदै गरेको तीन किलो बहुमूल्य जडीबुडी यार्सा गुम्बा सहित दुईजनालाई प्रहरी दार्चुलाबाट पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब परीक्षक सुशील सिंह राठौरका अनुसार पक्राउ पर्नेमा दार्चुला हिकिला दुई घर भई हाल अपी नगरपालिका एघार बागा बगर बस्ने तीस वर्षीय नन्दन सिंह बडाल र दार्चुला धारी तीन घर भई हाल अपी नगरपालिका एघार बस्ने पैंतिस वर्षीय नरेन्द्र सिंह धामी रहेको जनाइएको छ डडेलधुरा प्रहरले आजबाट प्रहरी मेरो साथी नागरिक मैत्री कार्यक्रममा शुरू गर्ने भएको छ समाजमा शान्ति सुव्यवस्था कायम गर्न विगत वर्षहरूमा सञ्चालित सामुदायिक सहभागिता केन्द्रित विभिन्न कार्यक्रम अन्तर्गत प्रहरी सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउँदै नागरिक सहभागिता र सहकार्यलाई अभिवृद्धि गर्न जिल्ला प्रहरी कार्यालयले कार्यक्रमको आयोजना गरी प्रहरी मेरो साथी अभियान आजबाट शुरू गर्न लागेको हो आज एक औपचारिक कार्यक्रमका बीच बझाङको भातेखोला गाविसलाई रकेट चुलोयुक्त गाविस घोषणा गर्ने भएको छ गाविसभरिका छ सय अस्सी घरधुरीमा रकेट चुलो निर्माण भई प्रयोगमा आएपछि गाविसलाई रकेट चुलोयुक्त गाविस घोषणा गरिन लागेको हो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 जिल्ला प्रहरी कार्यालय डडेलधुरामा एक आर्थिक वर्षमा पाँच दर्जन भन्दा बढी उजुरी एक वर्षमा पैचालिस जनाको मृत्यु जिल्लामा आत्महत्याले प्रशय पाउँदै अवैधानिक रूपमा कुबेत्र इराक हिँडेका छ युवतीको गड्डा चौकीबाट उद्धार असारमा मात्रै जना बालबालिका तथा युवतीको उद्धार बझाङमा भन्दा बढी महिलाहरूमा एसआइबीको संक्रमण समाजको डरले संक्रमितहरू एसआइबी लुकाउँदै र निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि स्वास्थ्य चौकी लाखको भवन निर्माण कार्य अझै पूरा भएन दार्चुलामा बाढीले घर बगाएपछि दलित परिवारको विद्यालयमा बास